It's Unity time. Time check. It's 7 a.m. बिहानको सात बजे कञ्चनपुरमा नेवी संग्रह अनि कार्यकर्ता बेस कोटाकोट दुवै संगठनका एक एकजना घाइते प्रतिबन्धित कार्वाइड प्रयोग गरेर पकाइएको आँप बजारमा खुल्याम बिक्री हुँदै त्यस्ता आँप खानुभन्दा नखानु स्वास्थ्यका लागि राम्रो त्यस्ता आँप सजिलै चिन्न सकिने आफको भेट्नाको आसपासको जुन एरिया हो त्यो कार्बाइड राखेको आँपमा कडा हुन्छ तर तलको जुन एरिया हो त्यो लुज हुन्छ कार्बाइड राखेको आँपको भेट्नाको चारैतिर कालो भएर आएको हुन्छ जङ्गली च्याउले ज्यानै लिन सक्ने खतरा जङ्गली च्याउ प्रयोगमा सावधानी अपनाउन आग्रह र एसएलसी परीक्षाको नतिजा असार दस गते भित्र सार्वजनिक हुने शिक्षा ऐन संशोधनको मस्यौदा प्रति विज्ञहरूको आपत्ति प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot इनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सत्तारूढ़ दल नेकपा एमाले र प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी बीच कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कोटाकोट भएको छ सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार द्विजबाज भट्टको राजीनामाको विषयलाई लिएर नेपाल विद्यार्थी संघ र अनिरा कार्यकर्ता बीच कोटाकोट भएको हो गत शुक्रबार विश्वविद्यालयमै ताला खोल्ने विषयमा छलफल हुँदा अनिरा कार्यकर्ताहरूले नेवी संघका नेता पुरोहित बडुमाथि कुटपिट गरेको हप्ता दिनमै नेवी संघका कार्यकर्ताहरूले अनेरासुबुका नेता नवीन रतौकीलाई कुटपिट गरेका हुन् विश्वविद्यालयकै विषयलाई लिएर नेवी संघका कार्यकर्ताहरूले र तौकीलाई कुटपिट गरेको अनि रासोबीका नेता नरेन्द्र कार्कीले बताएका छन् आँप पाक्ने समय अझै बाँकी रहे पनि नेपालमा प्रतिबन्धित कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारमा खुल्याम बिक्री भइरहेको पाइएको छ सुदूरपश्चिमका मुख्य बजारहरू धनगढ़ी अत्तरिया महेन्द्रनगर डडेलधुवाको बाग बजार क्षेत्रमा त्यस्ता आँपहरू बिक्री भइरहेका छन् कार्बाइड प्रयोग गरेर पकाइएको आँप हिँड्दा पहिलो लोभलाग्दो र आकर्षक देखिने भए पनि मानव स्वास्थ्यका लागि हानिकारक हुने गर्दछ स्वास्थ्य कर्मीका अनुसार क्वारावाइट प्रयोग गरिएको आँपबाट विभिन्न छालाको रोग पेट दुख्ने बान्ता हुने लगायत रोग लाग्ने गर्दछ स्थानीयहरूको उत्पादित आँप बजारमा आउन नसकेको र रूखमै रहेको अवस्थामा आँप व्यापारीहरूले भारतका विभिन्न बजारबाट थोक विक्रेताहरूले काँचो आँप आयात गरी खुद्रा व्यापारीहरूलाई बेच्ने गरेका छन् भारतबाट व्यापारीहरूले आयात गरेका आँप थोक विक्रेताहरूले बिक्रीका लागि गोदाममा कार्वाइड प्रयोग गरी पकाउने गर्दछन् दुई हजार एकहत्तरमा मात्र धनगढ़ीमा ठूलो मात्रामा कार्वाइड हालेर पकाइएको आप बरामद गरिएको थियो भने कार्वाइड प्रयोग गर्ने व्यापारीहरूलाई कार्यवाही गरिएको थियो तर नियमन निकाय क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गर्ने बताए पनि बजारमा खुल्याम रूपमा कार्बाइड प्रयोग गरेका आँपहरू बिक्री भइरहेका छन् चाडपर्वको मुखमा मात्र अनुगमन गर्ने जिल्ला बजार अनुगमन समितिहरूको कमजोरीको कारण मुख्य बजारहरूमा विष आदि प्रयोग गरिएका आँप बिक्री वितरण भइरहेका छन् क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी प्रमुख उपेन्द्र रायका अनुसार कार्बाइड प्रयोग गरेर पकाएको आँपको भेट्न आसपास साह्रो हुन्छ र आँपको अन्य ठाउँ कमलो हुने गर्दछ कार्बाइड प्रयोग गरेर पकाइएको आँपको रंग स्वाद र बास्ना पनि विकास අස්පහයක හොඳයි නා प्राय गरेर आँपको जुन भेट्नाको आसपासको जुन एरिया हो त्यो कार्बाइड राखेको आँपमा कडा हुन्छ तर तलको जुन एरिया हो त्यो कार्बाइड राखेको आँपमा लुज हुन्छ कार्बाइड राखेको आँपको भेट्नाको चारैतिर कालो भएर आएको हुन्छ धेरै कालो हुन्छ जुन कि आँप टिपेर ल्याउँदाखेरि नर्मल टिपेर ल्याउँदाखेरि त्यति कालो हुँदैन पाक्ने बेलामा हुने जुन रङ हो बाहिरबाट हेर्ने त्यो हुँदैन यदि त्यसलाई हामीले काटेर खायो भने त्यसबाट बासना पनि आउँदैन त्यसको टेस्ट पनि राम्रो किसिमले डेभलप भएको हुँदैन र त्यसको कलर पनि डेभलप भएको हुँदैन उहाँले त्यस्ता आँप खानुभन्दा नखानु स्वास्थ्यका लागि राम्रो हुने बताउनुभयो खाद्य ऐन दुई हजार तेइसको दफा पाँच उपदफा तीनमा कार्वाइड प्रयोग गरेमा सात महिनादेखि एक वर्षसम्म कैद र पाँचदेखि दस हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो देशका विभिन्न भागमा विषालु च्याउ खाँदा बीस भन्दा बढीको मृत्यु भएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि जंगली च्याउ नखान सर्वसाधारणलाई अनुरोध गरेको छ महाशाखाले विज्ञप्ति जारी गरेर जंगल भीर कान्ला खुल्सा र बारीमा आफै उम्रने च्याउ धेरैजसो विषालु हुने र यसको सेवनबाट मृत्यु हुने सम्भावना बढी हुने भएकाले प्रयोग नगर्न आग्रह गरेको हो महाशाखाले व्यावसायिक रूपमा कृषकले खेती गरी उत्पादन गरेका च्याउ मात्र खान अपील गरेको छ पटक पटक विषादयुक्त च्याउका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सन्देश प्रवाह गरिरहे पनि विषाक्त च्याउको सेवनबाट मृत्यु हुने र बिरामीको संख्यामा कमी आउन नसकेको महाशाखाले उल्लेख गरेको छ कैलालीका नगरपालिका र उपमहानगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्न चुनौती देखिएको छ नेपाल सरकारले सन् दुई हजार सत्रभित्रै देशलाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य लिए पनि कैलालीका नगरपालिका र उपमहानगरपालिकामा पूर्ण खोपयुक्त घोषणा गर्न कुनै तयारी नगरेका हुन् जिल्लाको बाल मृत्युदरमा कमी ल्याउन र समग्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सरकारले देशलाई नै पूर्ण खोपयुक्त बनाउने उद्देश्यले सञ्चालन गरेको अभियानलाई कैलालीमा पनि सञ्चालन गरिएको थियो जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्न पाँचवटा नगरपालिका एक उपमहानगरपालिका र अठाइसवटा गाविसलाई नै पूर्ण खोपयुक्त घोषणा गर्नुपर्छ तर अहिलेसम्म जिल्लामा यो अभियानलाई नगरपालिका र उपमहानगरपालिकामा अघि नबढाएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ डडेलधुरामा असार पहिलो हप्ताबाट फलफूलका बिरुवा वितरण गरिने भएको छ जिल्ला कृषि विकास कार्यालयले ढुवानी अनुदानमा पहिलो हप्ता बिरुवाहरू वितरण गर्न लागेको हो आँप लिची रूख कटहर कागती जुनार सुन्तला अनार अमिलो र केराका बिरुवाहरू जिल्ला कृषि विकास कार्यालयले ढुवानी अनुदानमा वितरण गर्न लागेको हो कार्यालयले फलफूलका बिरुवा रोप्न चाहने कृषकहरूलाई यसै महिनाको अन्तिम हप्ताभित्र पाएक पर्ने कृषि सेवा केन्द्र वा जिल्ला कृषि विकास कार्यालयमा निवेदन दिन समेत अनुरोध गरेको छ कृषकले निवेदन दर्ता गर्दा प्रति बोटको मूल्य समेत तिर्नुपर्ने जिल्ला कृषि विकास कार्यालयका बागवानी शाखा अधिकृत सुदीप देवकोटाले जानकारी दिनुभएको छ वर्षे फलफूल लगाउँदा प्राविधिकको सल्लाहमा खाडलहरू तयार पारेर मात्र बिरूवा रोप्न उहाँले कृषकलाई आग्रह गर्नु भएको छ परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले दुई हजार बहत्तर सालको प्रवेशिका परीक्षा एसएलसीको परीक्षाफल असार दस गतेसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ कार्यालयका परीक्षा नियन्त्रक कृष्ण काप्रीले असारको दस गते भित्रमा नतिजा निकाल्ने तयारीका साथ काम भइरहेको जानकारी दिनुभयो उनका अनुसार अहिले उत्तर पुस्तिका परीक्षण सकाएर प्राप्ताङ्क नम्बरको तथ्याङ्क भर्ने कार्य भइरहेको छ अहिलेसम्म सत्री प्रतिशत तथ्याङ्क भर्ने काम सकिएको बताउँदै उहाँले अब तीस प्रतिशत मात्र बाँकी रहेको र त्यो काम पाँचदेखि सात दिनभित्रमा सकिने बताउनुभयो परीक्षा नियन्त्रण कार्यालयले यस वर्षदेखि प्राप्ताङ्क नम्बर नभएर अक्षराङ्कन प्रणाली ग्रेडिङमा परीक्षाफल प्रकाशित गर्दैछ परीक्षामा नियमित र एक्जामटेडतर्फ छ लाख एक सय बाइसजना सहभागी भएका जनाइएको छ प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रका सरोकारवालाहरूले शिक्षा ऐन दुई हजार अठाइसलाई संशोधन गर्न बनेको विधेयक दुई हजार बहत्तरमा प्रस्ताव गरिएको प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी प्रावधानप्रति आपत्ति जनाएका छनृ राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरूले प्रस्तावित ऐनको मस्यौदामा प्राविधिक तथा व्यावसायिक शिक्षालाई साधारण शिक्षामा मिसाउने र तोकिएको विद्यालयमा मात्रै उक्त शिक्षाको पठन पाठन गराउने भन्ने प्रावधानमा आपत्ति जनाएका हुन् अहिले प्रस्ताव गरिए अनुसार ऐन संशोधन गरिए सिटिभिटी र मन्त्रालय अन्तर्गत उत्पादन हुने जनशक्तिबीच अन्यल बढ्ने शिक्षाको गुणस्तरको दृष्टिकोणबाट समेत असान्दर्भिक बन्ने अन्तर्राष्ट्रिय मान्यतामा समेत समस्या आउने जिकिर पनि उनीहरूले गरेका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ सरकारका दुई आगमा स्थानीय शान्ति समिति डडेलधुरा मार्फत वैशाख दुई गतेदेखि अहिलेसम्म दुई सय चार उजुरी दर्ता भएका छन् सत्य तथा मेलमिलाप आयोगमा एक सय छहत्तर र बेपत्ता छाडमिन आयोगमा अठाइस उजुरी दर्ता भएको स्थानीय शान्ति समितिका सचिव दिलीप साईले बताउनु भएको छ बेपत्ता छानबिन आयोगमा यसै महिनाको मसन्तसम्म उजुरी दिन सकिनेछ भने सत्य तथा मेलमिलाप आयोगमा आउँदो असार दुई गतेसम्म उजुरी दर्ता गर्न सकिनेछ व्यवस्थापिका संसद राज्य व्यवस्था समितिले आर्थिक वर्ष सकिने लागेको बेलामा ठूलो संख्यामा कर्मचारी सर्व गरेको विषयमा गृह स्थानीय र सामान्य प्रशासन मन्त्रीसँग जानकारी माग्ने निर्णय गरेको छ सामान्य प्रशासन मन्त्री रेखा शर्माले गृह मन्त्रालयले पछिल्लो पटक प्रमुख जिल्ला अधिकारी सरुवा गर्दा कुनै पनि स्वीकृति नलिएको जानकारी दिएपछि समितिको हिजोको बैठकले तीनजना मन्त्रीलाई संयुक्त रूपमा बोलाएर जानकारी माग्ने निर्णय गरेको हो मन्त्री शर्माले गृहले पनि प्रमुख जिल्ला अधिकारी सरुवा गर्दा सामान्य मन्त्रालयसँग सहमति लिनुपर्नेमा त्यो नभएको बताउँदै त्यसबारे बुझ्ने काम भइरहेको बताउनु भएको छ स्थानीय विकास मन्त्रालयबाट एक्काइस उपसचिव र बाइसजना शाखा अधिकृतको सरुवा र काजको विषय हाललाई स्थगन भएको उहाँले जानकारी दिनुभयो देशको दोस्रो ठूलो शक्ति नेकपा एमाले पार्टीका एकतीसवटा विभागलाई पूर्णता दिएको छ महासचिव ईश्वर पोखरेल संयोजकत्वको कार्यदलले विभागमा मनोनयनको टुङ्गो लगाएको एमाले जनाएको छ सात नम्बर प्रदेशका एमाले नेताहरूले पार्टीको पच्चीस विभागमा स्थान पाएका छन् छ विभागमा भने सात नम्बर प्रदेशबाट कोही पनि छैनन् सात नम्बर प्रदेशका एमाले नेताले मुख्य जिम्मेवारी भनी एउटा विभागको मात्रै पाएका छन् युवा तथा खेलकुद विभागमा कर्णबहादुर थापाले प्रमुखको जिम्मेवारी पाएका हुन् तर डडेलधुरा र दार्चुलाका कुनै पनि नेताहरू विभागमा आएका छैनन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग कुनै पनि दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ अब आज दिउँसोको मौसमी पूर्वानुमान आज दिउँसो सामान्यतया देशका पूर्वी मध्य तथा आंशिक रूपमा पश्चिमी क्षेत्रमा मौसम बदली हुनुका साथै पूर्वी क्षेत्रका केही भाग र मध्य र पश्चिमी क्षेत्रका पहाड़ी भेगमा एक दुई स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्तिममा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक कञ्चनपुरमा नेभी संघ र अनिरासोबियोका कार्यकर्ता बीच कुटाकुट दुवै संगठनका एक एक जना घाइते प्रतिबन्धित कारवाही प्रयोग गरेर पकाइएको आँप बजारमा खुल्याम बिक्री हुँदै त्यस्ता आँप खानुभन्दा नखानु स्वास्थ्यको लागि राम्रो त्यस्ता आँप सजिलै चिन्न पनि सकिने जंगली च्याउले ज्यान लिन सक्ने खतरा जंगली च्याउ प्रयोगमा सावधानी अपनाउन आग्रह र एसएलसी परीक्षाको नतिजा असार दस गते भित्र सार्वजनिक हुने शिक्षा ऐन संशोधनको प्रति विज्ञहरूको आपत्ति समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न पनि सक्नुहुनेछ सहयोगी बेला हाम्रा समाचार र कार्यक्रम सुन्न पनि सक्नुहुनेछ साथै हामीसँग सामाजिक सञ्जालमा जोडिन चाहेमा फेसबुकमा Facebook dot com slash radio unity र ट्विटरमा Twitter dot com slash radio unity डिडिएलमा जानुहोला लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार